रेडीबाट सुरु हुन्छ गुल्मीको रूपरेखा रेडीबाट सुरु हुन्छ गुल्मीको रूपरेखा स्वर्ग जस्ता धेरै ठाउँ पर्न थाल्छन् देखा स्वर्ग जस्ता धेरै ठाउँ पर्न थाल्छन् देखा प्रकृतिले माया गरी कोरेको यो चित्र दिल खोलेर भन्नै पर्छ गुल्मी छ चित्र गुल्मी हो नाम गुल्मीको सा स्वर्गबाट स्वर्गकै एक टुक्रा झरे जस्तो स्वर्गबाट स्वर्गकै एक टुक्रा झरे जस्तो हातैले खोपी फुल बुट्टा चिटिक्क पारे जस्तो हातैले खोपी फुल बुट्टा चिटिक्क पारे जस्तो प्रकृतिकै खानी हो गुल्मी भन्दा हुन्छ बेसा ए गुल्मीमा जन्मेका नेता हाँकेका छन् देश गिन्ती तीर्थालु छ रेडी मेला घुम्ने अनगिन्ती तीर्थालु छ रेडी मेला घुम्ने गण्डकीमा स्नान गर्दै साली सालिगाराम चुम्ने गण्डकीमा स्नान गर्दै सालिगाराम चुम्ने कीर्तन गर्ने मनको मैलो पखालेर तम्घासोमा झरने पानी न त जाडो न त गर्मी स्वच्छ पानी धान मकै कोदो गहुँ उब्जनीको खानी धान मकै कोदो गहुँ उब्जनीको खानी हो अर्जुन र मदानेले मितलाई कलाकारले गीत गाएका छन् विचित्र गोपाल हाम्रो पहिचान विचित्र गुल्मी घर हो भन्दाखेरि उचो हुन्छ लोक लोकसेवामा सफलताको चर्चा चारैतिर लोकसेवामा सफलताको चर्चा चारैतिर हो

जोड्ने बाटो पुर्कोटबाटै गयो झोरपाटनलाई जोड्ने बाटो पुर्कोटबाटै गयो कुर्घाको स्वारा पर्यटकलाई होमस्टे नि भयो कुर्घाको स्वारा पर्यटकलाई होमस्टे नि भयो हो

Timbalé. चिनाउनु छ हामी संसारभरि यो गुल्मीलाई चिनाउनु छ हामी संसारभरि अनेक जाति भाषा धर्म पेसा थरी थरी अनेक जाति भाषा धर्म पेसा थरी थरी हो झ्याउरे ख्याली सालै जोरा भाका सराएका हाम्रा रीति परम्परा छैनन् हराएका गुल्मी हो नाम हे गुल्मेलीको सन रुरु रारी विकास गर्ने बनाउँदै तालिका गाउँ गाउँमा विकास गर्ने बनाउँदै तालिका बनेको छ रे सुङ्गायो नगरपालिका बनेको छ रे सुङ्गायो नगरपालिका हो सबै लागौँ फेरिने छ मोहर गुल्मीको गुल्मी हो नाम गुल्मीको सान गुल्मी हो नाम हे गुल्मीको सान कम्की देउराले हाम्रो पहिचान कम्की देउराले हाम्रो पहिचान दुरा सखर हाम्रो पहिचान